डडेलधुराबाट एसएलसीमा भर्ना भएका मध्ये उनासी प्रतिशत परीक्षार्थीले एघारमा भर्ना पाउने विद्यालय तथा क्याम्पसहरूले साउन पन्ध्रभित्र कक्षा एघारको भर्ना लिइसक्नुपर्ने डडेलधुरा सदरमुकाममा चरको घर भाडाका कारण व्यापार गर्न चुनौती रहेको व्यापारीहरूको गुनासो बजारमा सपिङ कम्प्लेक्स निर्माण हुनुपर्नेमा जोड भारतको दिल्ली हुँदै दुबई जान लागेका छजना युवतीको मैनगरबाट उद्धार सुनको प्रलोभन देखाएर ठगी गर्दै आएका डडेलधुराका एक युवक चितवनमा पक्राउ डोटीका स्थानीय विकास अधिकारीलाई कारवाही गर्न काङ्ग्रेसको माग झुलाघाटमा पक्की पुल निर्माणका लागि पहल भइरहेको उप प्रधानमन्त्री थापाको भनाई र उचित काम र अवसर नपाउँदा दार्चुलाका वादी समुदाय विस्थापित हुँदै दार्चुलामै बर्थिङ सेन्टरमा गई सुरक्षित सुत्केरी गराउनेहरूको संख्या बढ्दै ए सीता त त आज स्कुल आइनस् फेरि तेरो अनुहार पनि सेतो देखिन्छ तँलाई सन्चो भएन कि क्या हो खै के भयो भयो एकदमै कमजोरी महसुस भइरहेको छ कतै तँलाई रक्त अल्पता त भएन के हो यो रक्त अल्पता भनेको अस्ति सरले कक्षामा भन्नुभएको होइन रक्त अल्पता भनेको शरीरमा रगतको कमी हुनु हो हो कि क्या हो महिनावारी हुँदा धेरै रगत बगेको थियो अब के गर्ने होला के गर्नु नि साबिकको खानेकुरासँगै प्रशस्त आइरन पाइने खानाहरू पर्याप्त मात्रामा खाने छदेखि चौबिस महिनाका बाल बालिकाको शारीरिक वृद्धि र विकास छिटो छिटो हुने हुँदा यस्तो उमेरमा आइरनको आवश्यकता बढी हुन्छ किशोरी उमेरमा पनि महिनावारीले गर्दा शरीरलाई थप आइरनको आवश्यकता पर्दछ त्यसै गरी गर्भवती सुत्केरी र दूध खुवाइरहेका महिलाहरूलाई साबिकको भन्दा बढी आइरनको आवश्यकता पर्दछ त्यसैले आइरन प्रशस्त मात्रामा पाइने कोदो फापर भटमास केराउ हरियो सागपात कर्कलो गुन्द्रुक गेडागुडी मासु कलेजो र अन्डा जस्ता खानेकुराहरू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 भएका हुन् तर्फ सहभागी भएका मध्ये मात्रै भने बयासी प्रतिशतले कक्षा एघारमा भर्ना पाउने भएका छन् नियमित तर्फ डडेलधुराबाट परीक्षामा सामेल भएका दुई हजार एक सय बहत्तर परीक्षार्थी मध्ये एक हजार सात सय त्रियासी जनाले भर्ना पाउने भएका हुन् नियमिततर्फ परीक्षा दिएका तीन उनानब्बे जनाले परीक्षामा डी र ई ग्रेड ल्याएका कारण कक्षा एघारमा भर्ना हुन नपाउने भएका छन् यो नियमित तर्फको सत्र दशमलव नौ प्रतिशत हो जिल्ला शिक्षा अधिकारी दुर्गा दत्त विष्टका अनुसार नियमित तर्फ ए प्लस ग्रेड जिल्लामा कसैले ल्याउन सकेका छैनन् ए ग्रेडमा भने जना परेको उहाँले बताउनु भएको छ बी प्लसमा एकजना बीमा जना सी प्लसमा दुई सय अठासी जना सीमा पाँच सय उन्सठी जना र डी प्लसमा आठ सय सतासी जना परेको उहाँले जानकारी दिनु भएको छ यस्तै इक्जाम टेटतर्फ एक हजार दुई सय पैसठी परीक्षार्थी परीक्षामा सहभागी भएकोमा नौ सय त्रिसठी जनाले माथिल्लो कक्षामा भर्ना पाउने भएका छन् तीन सय दुई जनाले भने कमजोर ग्रेड ल्याएको कारण भर्ना नपाउने जिल्ला शिक्षा कार्यालय डडेलधुराले जनाएको छ नतिजा अनुसार परीक्षामा सहभागी भएका मध्ये इक्जाम टेटतर्फका छहत्तर दशमलव एक एक प्रतिशत विद्यार्थीले माथिल्लो कक्षामा भर्ना हुने मौका पाएको जिल्ला शिक्षा अधिकारी विष्टले रेडियो युनिटीलाई जानकारी दिनु भएको छ इक्जाम टेटतर्फ A plus A B plus र बी ग्रेडमा कसैले पनि नतिजा ल्याउन नसकेको उहाँले जानकारी दिनु भएको छ उहाँका अनुसार सी प्लसमा एघार जना सीमा एक सय बहत्तर जना र डी प्लसमा सात सय अस्सी जना परेका छन् जिल्ला शिक्षा कार्यालय डडेलधुराका अनुसार सुदूरपश्चिममा यस पटकको परीक्षाको जिल्लाभरिको परीक्षाफल सबैभन्दा पहिले जिल्ला शिक्षा कार्यालय डडेलधुराले जानकारी गराउन सफल भएको छ जिल्ला शिक्षा अधिकारी विष्टले पटकको परीक्षाको नतिजा तयार पार्न धेरै अप्ठ्यारो भएको बताउनु भएको छ यसैबीच उच्च माध्यमिक शिक्षा परिषदले आउँदो साउन पन्ध्र गते भित्र एघार कक्षाको भर्ना लिइसक्न सबै उच्च माध्यमिक विद्यालय र क्याम्पसलाई निर्देशन दिएको छ परिषदको शुक्रबार बसेको बैठकले साउन सोह्र गतेदेखि कक्षा सञ्चालन गर्नुपर्ने भन्दै पन्ध्र गतेभित्र भर्ना लिइसक्न निर्देशन दिएको हो भर्ना ग्रेडिङको आधारमा लिन परिषदले आग्रह गरेको छ निर्देशनमा प्रवेश परीक्षाको बारेमा भने केही उल्लेख गरिएको छैन यसबारे निर्णय हुन बाँकी रहेको परिषदले जनाएको छ यस्तै साउन दुई गतेदेखि बाह्र कक्षाको पढ़ाई सञ्चालन गर्न पनि परिषदले निर्देशन दिएको छ गरीब र जेहेन्दार विद्यार्थीलाई एघार कक्षामा पढ्नको लागि यस वर्ष पनि छात्रवृत्तिको व्यवस्था गरिएको छ छात्रवृत्तिको लागि विद्यार्थीले एघारवटा क्षेत्रीय कार्यालयमा निवेदन दिन सक्ने परीक्षा नियन्त्रक सन्तोष कुमार अर्यालले बताउनु भएको छ उहाँका अनुसार विज्ञान र व्यवस्थापन विषयको लागि साउन एक गते हुने प्रवेश परीक्षामा सत्तरी प्रतिशत र एसएलसीमा ल्याएको तीस प्रतिशतको आधारमा सबैभन्दा धेरै अङ्क ल्याउनेले छात्रवृत्ति पाउनेछन् काठमाडौँमा मात्र झण्डै तीन हजारले छात्रवृत्ति पाउने परिषदले जनाएको छ परिषदका अनुसार सामुदायिक विद्यालयमा पढेका विद्यार्थीलाई छात्रवृत्तिको लागि प्राथमिकता दिइनेछ डडेलधुराको एक मुख्य बजार बाघ बजार क्षेत्रका व्यापारीहरूले चर्को भाडाका कारण व्यापार व्यवसाय गर्न चुनौती भएको बताएका छन् नेकपा एमाले अमरगढी नगर कमिटी डडेलधुराले आज सदरमुकाममा आयोजना गरेको डडेलधुरा सदरमुकामका व्यापारीहरूले खेप्नु परेका समस्या र दीर्घकालीन समाधानका उपाय विषय अन्तर्क्रिया कार्यक्रमका सहभागीहरूले यस्तो बताएका हुन् कार्यक्रममा सहभागी व्यापारीहरूले घरधनीहरूले अन्धाधुन्ध रूपमा चर्को भाडा लिने गरेका कारण आफूहरू मारमा परेको गुनासो गरेका छन् चर्को भाडाका कारण व्यवसाय व्यवसाय जस्तो बन्न नसकेको भन्दै उनीहरूले यस्तो यसको समाधान खोज्नुपर्ने बताएका छन् बजारमा बढ़दो प्रतिस्पर्धाका बीच एकतर्फी रूपमा प्रत्येक वर्ष बढ़ाइने घर भाडाका कारण व्यवसाय नै धरापमा पर्ने स्थिति देखिएको व्यापारीहरूले कार्यक्रममा बताएका हुन् साथै बजार क्षेत्रमा सपिङ कम्प्लेक्स निर्माणका कार्यक्रमका सहभागीहरूले जोड़ दिएका थिए उनीहरूले यस्तो कम्प्लेक्स निर्माण भएमा केही व्यापारीहरूलाई राहत हुने बताएका थिए कार्यक्रममा यस्तो सुझाव आएपछि सपिङ कम्प्लेक्स निर्माणको विषयमा सर्वपक्षीय बैठक बोलाउने विषयमा विषयमा सबैले आवाज समेत उठाएका थिए भारतको दिल्ली हुँदै दुवै जान लागेका छ जना युवतीको महेन्द्रनगरबाट उद्धार गरिएको छ साना हातहरू नेपाल नामक संस्थाले शुक्रबार कञ्चनपुरको महेन्द्रनगरको बस पार्कबाट दिल्ली हुँदै दुवै जान लागेका युवतीको उद्धार गरेको हो उद्धार गरिएका सबै छजना झापाको चन्द्रगढ़ी हल्दीबारीका रहेको साना हातहरूले जनाएको छ सोधपुछको क्रममा उनीहरू पासपोर्ट बिना नै दुवै जान भन्दै भारतको दिल्ली जान लागेको खुलेको थियो पासपोर्ट नभई दुवै जान लागेको भनेपछि उद्धार गरिएको साना हातहरू नेपालका हेरचाह संयोजक रञ्जना सुनामले बताउनु भएको छ काठमाडौँको बाटो बन्द भएकाले आफूहरू पश्चिमी सिमानाका गड्डाचौकी हुँदै दिल्लीबाट दुवै जान लागेको समूहकी एक युवतीले बताएकी थिइन् पासपोर्ट दिल्ली बनेको र भिसा दुवैबाट आइसकेकाले दिल्ली हुँदै दुवै जान लागेको बताएपछि उनीहरूको उद्धार गरिएको हो काठमाडौँबाट वीरबहादुर लिम्बू नामका एजेन्टले दिल्लीसम्मको टिकट काटेको र भारतीय सीमावर्ती बजार बनवासामा अर्को एकजना व्यक्ति लिन आएको समूहकी अर्की युवतीले बताइन् गएको तीन महिनामा गड्डसौकी नाकाबाट भारत हुँदै तेस्रो मुलुक जान लागेका एक सय सत्र जनाको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ सुनको प्रलोभन देखाएर ठगी गर्दै आएका डडेलधुराका एक युवक चितवनमा पक्राउ परेका छन् डडेलधुराको समेजी गाविस तीनका पच्चीस वर्षीय ओम प्रकाश भट्ट चितवनको भरतपुरबाट आज पक्राउ परेका हुन् उनी विगत लामो समयदेखि सामाजिक सञ्जालबाट आफूहरूसँग सुनिरहेको प्रलोभन देखाएर सर्वसाधारणलाई ठगी गर्दै आएका थिए उनले सामाजिक सञ्जाल फेसबुकमा साथी बनाउने साथी बनेकाहरूलाई आफूसँग ठूलो परिमाणमा सुनिरहेको र आफू लाई केही रकम दिए त्यो बापत हुन जाने भन्दा बढ़ी सुन्दिने प्रलोभन देखाएर सर्वसाधारणलाई ठग्ने गरेको प्रहरी स्रोतले जनाएको छ स्रोतका अनुसार उनले डडेलधुराका निलम पनेरूबाट एक लाख रोल्पाका अर्जुन कुमार गुस्वामीबाट पचास हजार र धनगढ़ीका नयन सिंह भाटबाट पैंतिस हजार रूपियाँ ठगी गरेका छन् पक्राउ परेका भट्टले सुनको प्रलोभनमा परेर आफूलाई आइएमईबाट पैसा पठाएका व्यक्तिलाई फेसबुक आईडीमा ब्लक गर्ने गरेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबी स्रोतले जनाएको छ जिल्ला प्रहरी कार्यालय चितवनले भट्ट पक्राउ बारे पुष्टि गरेको छ जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक रविन्द्र बाबु रेग्मीले सुनठगी आरोपमा एकजनालाई पक्राउ गरेको जानकारी दिँदै घटनाको बारेमा विस्तृत सोधपूछ बाँकी रहेको बताउनु भएको छ नेपाली कांग्रेस डोटीले डोटीका स्थानीय विकास अधिकारी वासुदेव रेग्मीलाई कार्यवाहीका लागि माग गरेको छ कांग्रेसले हिजो साँझ सिलगढ़ीमा आफ्नै पार्टी कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरी आधिकारिक रूपमा यस्तो माग गरेको हो डोटीको खातीवाडा गाविसमा सड़कको विषयलाई लिएर गत जेठ बत्तीस गते दिउँसो नेपाली कांग्रेस खतिवाडा गाउँ विकास समितिका राजेन्द्र खण्डकाले एमाले डोटीका अध्यक्ष चक्र मल्लमाथि हातपात गरेकै दिन स्थानीय विकास अधिकारी राति साढे आठ बजेको समयमा उपभोक्ता समितिसँग सम्झौता गरेपछि कांग्रेसले यस्तो माग गरेको हो यस घटनालाई कांग्रेस र एमाले बीचको लड़ाईका रूपमा नबुझिदिन नेपाली कांग्रेसले पत्रकार सम्मेलन मार्फत आग्रह समेत गरेको छ सड़कमा विवाद आउनु र एमाले अध्यक्ष मलमाथि हातपात हुनुको मुख्य दोषी स्थानीय विकास अधिकारी नै भएको कांग्रेस सभापति प्रदीप देउबाको आरोप रहेको छ केही दिन पहिले सर्वदलीय निर्णयबाट स्वीकृत डोटीको खातीवडा गाविसको खरतोला पुनेतोला टाँसी हुँदै मल्लेख मल्लेक जोड्ने ग्रामीण सड़कको विषयलाई लिएर एमाले अध्यक्ष मल्लमाथि हातपात भएको हो उक्त सड़क खण्डमा अघिल्लो वर्ष ग्रामीण पहुँच कार्यक्रम र्यापले काम गरेको र यस वर्ष पनि र्यापको बजेट र निर्वाचन क्षेत्र पूर्वाधार विकासको बजेट पनि सोही सड़कमा परेको भन्दै गाविसको मल्लो क्षेत्रका बासिन्दा आक्रोशित भएका हुन् विवादका बीच स्थानीय विकास अधिकारी रेग्मीले कार्यालय समयभन्दा बाहिर कानून विपरीत उपभोक्ता समितिसँग सम्झौता गरेकाले स्थानीय विकास अधिकारीले कानूनी राज्यमाथि उपहास गरेको भन्दै कांग्रेसले उनलाई कार्यवाही हुनुपर्ने माग गरेको हो स्थानीय विकास अधिकारी रेग्मी लेखा लेखाती वडाको तल्लो र मल्लो दुवै सड़कमा उपभोक्ता समिति गठन गरी सड़क निर्माणका लागि जिल्ला विकास समितिमा सम्झौता गर्न पत्राचार गरेपछि समस्या खड़ा भएको कांग्रेस नेता जीत बहादुर खड्काले बताएका छन् एमाले मल्लमाथि हातपात गरेको विषयलाई लिएर पक्राउ परेका खड्का विरूद्ध भने सार्वजनिक मुद्दा दायर भई हिरासतको म्याद थप भइसकेको छ सार्वजनिक ठाउँमा आफूमाथि हातपात गरेकाले दोषीलाई सार्वजनिक अपराध ऐन अन्तर्गत कार्यवाही हुनुपर्ने अडानसहित एमाले डोटीका अध्यक्ष चक्रमल्लले खण्डका विरूद्ध सार्वजनिक मुद्दा दायर गरेका हुन् उपप्रधान एवं परराष्ट्र मन्त्री कमल थापाले भारतसँग सीमा जोडिएको महाकाली नदीमाथि झुलाघाटमा पक्की पुल निर्माणका लागि पहल भइरहेको बताउनु भएको छ आज बैतडीमा भएको पत्रकार भेटघाट कार्यक्रममा मन्त्री थापाले झुलाघाटमा पक्की पुल निर्माणका लागि राजनीतिक तहमै छलफल शुरू भइसकेको बताउनु भएको हो यसका साथै दार्चुलामा पनि पुल बनाउनका लागि अब छलफल गर्ने उहाँले बताउनु भएको छ मन्त्री स्तरीय बैठकमा आफूले यी दुई पुल निर्माणका लागि पहल गर्ने मन्त्री थापाले बताउनु भएको हो रापरपा नेपालले आयोजना गरेको हिन्दुत्व जागरण सभालाई सम्बोधन गर्नका लागि बैतडी पुग्नु भएका मन्त्री थापाले जिल्लामा भइरहेको विकास निर्माण सन्तोषजनक भएको भए पनि उत्साहप्रद नभएको बताउनु भएको छ संघीय मामिला तथा स्थानीय विकास मन्त्रीको समेत कार्यभार सम्हालेका मन्त्री थापाले विकास निर्माणका कामलाई तीव्रता दिनुपर्नेमा जोड़ दिनु भएको छ पञ्चेश्वर बहुउद्देश्य आयोजना आयोजनाको काम पनि अगाडि बढ़ेको बताउँदै मन्त्री थापाले आयोजनाको डीपीआर निर्माणको काम भइसकेको बताउनु भएको छ अब केही हप्ताभित्रै पञ्चेश्वर आयोगको संयुक्त बैठक बस्ने तयारी समेत भइरहेको उहाँले बताउनु भएको छ देशका आर्थिक विकास एवं सबै नागरिकलाई आत्मनिर्भर बनाउनका लागि राजनैतिक स्थिरता आवश्यक रहेकोमा मन्त्री थापाले जोड़ दिनु भएको छ राजनैतिक स्थिरता कायम भए आर्थिक विकास हुने र आर्थिक विकास भए रोजगारीका सम्भावना बढ़ने उहाँले बताउनु भएको हो हिन्दू राष्ट्र कायम हुनुपर्ने अभियानमा लाग्दै आउनुभएका मन्त्री थापाले आफूले संविधान अनुसार धर्मको रक्षा गरिरहेको बताउनु भएको छ नेपालको संविधानमा धर्मनिरपेक्षता लेखेको भए पनि धर्मनिरपेक्षताको व्याख्यामा सनातन धर्मको संरक्षण रहेको बताउँदै आफूले सोही संवैधानिक दायित्व पूरा गरिरहेको बताउनु भएको छ धर्मनिरपेक्षताको शाब्दिक अर्थ भन्दा पनि संविधानको व्याख्या अनुसार आफू हिन्दू धर्मको पक्षमा उभिएको उहाँले बताउनु भएको हो संविधान निर्माण भएसँगै संविधान कार्यान्वयनको जिम्मेवारी सबैको भएको मन्त्री थापाले बताउनु भएको छ सरकारले आगामी मंगिरमा स्थानीय निकायको निर्वाचन घोषणा गरेको र आगामी दुई हजार चौहत्तरमा आम निर्वाचनको घोषणा गरेकाले ती दुवै निर्वाचन गर्न सरकार प्रतिबद्ध रहेको उहाँले बताउनु भएको छ मधेसवादी दलहरूले गरिरहेको आन्दोलनका विषयमा बोल्दै मन्त्री थापाले मधेसवादी दलहरूले उठाएका धेरै जसो मागहरूलाई सम्बोधन भइसकेको र सीमांकनको विषयमा पनि सैद्धान्तिक सहमति भइसकेको बताउनु भएको छ तपाईँ युनिटी खबर सुनिरहनु भएको छ उचित काम र अवसर नपाउँदा दार्चुलाका वादी समुदाय विस्थापित हुँदै खप्तड पुगेको पर्यटक तितो अनुभव सङ्गाल्दै फर्किए लगायतका समाचार एकैछिनपछि प्रस्तुत गर्नेछौ रेडियो सुन्दै गर्नुहोला ओहो नमस्कार बाउजू ओहो नमस्कार स्वयंसेविका नानी केही काम कि आइथ्या कि ए अरू त केही काम नै हो रे बाउजू यो बाल भिटा दिउ कि भणी बर आया हुँ यो बाल भिटा भन्या के हो नानी भिटा पन्ध्र किसिमका भिटामिन रे आइरन लगायतका खनिज तत्वको मिश्रण हो यो नाना पाकेटमी धुलो जसो पाइन्छ त्यो यसै हो यो यो बच्चानको खानाइनु मिसैबाट खुवाउनु बाल भिटा छ महिना पुरा भएबटियै दुई वर्षसम्मका बच्चालाई खुवाउनु पढन्छ ए खुबै निकै कुराले अर्यातमले त यहीका फाइदा के हुनान् भई बच्चाको शारीरिक र मानसिक विकास हुन्छ बच्चाको खाना खाने मन बढाउँछ बच्चाको रगतको कम हुने रे अरू सूक्ष्म पोषक तत्वको कम हुन बटाइलै जोगाउँछ बाल भिटा खुवाए पछा बच्चा चलाख दडो रे फुर्ती फार्ती भएका हुनान् बाल भिटा खुवाएका बच्चा नखुवाएका बच्चाका तुलनामी थोकाइ रोग लागन्छ यहीलाई कसरी खुवाउनु बढान्छ बच्चानले खाने चार समूहका खानेकुरा मिसैबर बनाएको बाकलो जाउलो निकेरी मिसेको खानु लिटो जस्ता नरम खानेकुरा हामी खुवाउनु पर्छ एक बर खानेकुरा खुन्ज्या एक पाकेट बालभिटा पुरै मिसाइभर खुवाउनु पर्छ हो भाउजू एक कुरा निकै बुझ बालभिटा खानाइनु मिसाए भने तमले त्यो आधा घन्टा भित्रै सबै खुवाइसक्नु पर्छ बाल समुदाय प्रवर्धन कार्यक्रमका लागि जिल्ला स्वास्थ्य कार्यालय डडेलधुरा र रेडियो युनिटीको सहकार्य तपाईँ अहिले बयानब्बे दशमलव दुई मेगा हर्जमा पश्चिम नेपालका विभिन्न ठाउँ तथा अनलाइनमा radio unity dot com dot एनपीबाट युनिटी खबर सुन्दै हुनुहुन्छ भर्खरै हामीले प्रस्तुत गरेका थियौं डडेलधुराबाट एसएलसीमा भर्ना भएका मध्ये उनासी प्रतिशत परीक्षार्थीले एघारमा भर्ना पाउने बेचिन लागेका छ युवतीको महिनानगरबाट उद्धार लगायतका समाचार अब बाँकी प्रसंग गोकलेश्वर चारका अधिकांश बाधित समुदाय सुकुम्बासी छन् अरूको जमीनमा छाप्रो बनाएर परिवार बसेका छन् उचित काम र अवसर नपाउँदा अहिले बाधित समुदाय विस्थापित भइरहेका छन् विगत पाँच वर्ष अघि पैतिस बढी बाधित परिवार अहिले विस्थापित हुँदै अठाइस परिवारमा झरेका छन् यहाँ बसेर काम नपाइने भएपछि बाधित समुदाय अधिकांश भारततिर पलायन बढ़ेको सूचनावादीले बताउनु भएको छ महिनै पिच्छे विस्थापित हुने क्रम बढ़ेको छ परिवारको हातमुख जोड्न धौधौ भएपछि वादी समुदाय काम खोज्दै विस्थापित भइरहेको उनले सुनाए जिल्लाको दोस्रो ठूलो बजार गोकलेश्वरमा रहेका उनीहरूको आर्थिक अवस्था कमजोर रहेको छ दिनभरि काम गरेर पनि छाक टार्न समस्या छ वसन्ती हुटकेले भन्नुभएको छ बाधित समुदायमा जनसंख्या वृद्धि दर पनि बढ़ी नै रहेको छ एउटैको चार पाँच भन्दा बढ़ी छोरी रहेका छन् ठूलो परिवार भएको कारण पनि खाना लाउन समस्या भएको हो अहिले अठाइस परिवारको जनसंख्या डेढ सय बढ़ी रहेको छ गाविस सचिव नरेश राज जोशीले भन्नुभएको छ ठूलो परिवार भएको कारण पनि उनीहरूको समुदाय बढी बसाई सराई गर्न बाध्य रहेका छन् यसमा बाल बालिकाको जनसंख्या बढ़िरहेको छ बालिका दिनभर माछा मार्ने ढुङ्गा गिट्टी कुट्ने सामान ओसार्ने काममा लागेका छन् विद्यालय भर्ना भए पनि उनीहरू बढी जसो कामको खोजीमा हिँड्ने गरेका छन् चालिस बढी विद्यार्थी वादी समुदायका दार्चुला गोकुलेश्वर उच्च माध्यमिक विद्यालय गोकुलेश्वरमा भर्ना भए पनि विद्यालयमा उपस्थित भने न्यून नै हुने गरेको शिक्षक गणेश राज विष्टले बताएका छन् महिनामा बढीमा एक साता विद्यालय आउँछन् उनले भने घरमै हुँदा पनि विद्यालयसम्म आउँदैनन् छात्रवृत्तिको लागि मात्र भर्ना भएको जस्तो देखिन्छ उनीहरूमा चेतना नै कम भएकाले पनि विद्यालय आउनुभन्दा पनि नदीमा खेल्नु गिट्टी कुट्ने काममा बढी लाग्ने गरेको विष्टले जानकारी दिनुभएको छ विद्यालयले पटक पटक उनीहरूलाई विद्यालयमा नियमित गराउने प्रयास गरे पनि आउन मानिरहेका छैनन् निम्न माध्यमिक विद्यालयदेखि माध्यमिक तहसम्म अध्ययनरत बाधित समुदायका विद्यार्थी पनि कमै उपस्थित हुने गरेका छन् वादी समुदाय दार्चुलाको गोकलेश्वर सरमौली भगवती अपी नगरपालिकाको धाप लगायतका क्षेत्रमा बसोबास रहेको छ गोकलेश्वर पाँचमा आफ्नै जमीनमा बसोबास गर्ने वादी समुदायको एक दर्जन परिवारको नयाँ घर निर्माण भएको जिल्लावादी उत्थान समितिका अध्यक्ष गोविन्द वातीले बताएका छनृ सूचना प्रविधिको विकास क्रमसँगै नेपाल टेलिकमले भित्राएको मोबाइल फोन लगायतका विभिन्न सेवा प्रयोग गर्नेहरूको संख्या पनि बढ्दै गएको छ पछिल्लो समय दार्चुलाका सबै गाविसहरूमा टेलिकमले सेवा विस्तार गरेको छ सेवा विस्तारसँगै विभिन्न चाडपर्वहरूमा टेलिकमले सहुलियत दरमा नमस्ते तथा स्काई मोबाइल फोनका सिम वितरण गर्न थालेपछि ग्राहकहरूको संख्या पनि बढ्दै गएको हो चालु आर्थिक वर्षको एघार महिनाको अवधिमा मात्रै दार्चुलामा छ हजार छ सय सत्तरी मोबाइल फोनका ग्राहकहरू थपिएका छन् जसमध्ये तीन हजार आठ सय बीस नमस्ते तथा दुई हजार आठ सय पचास स्काई मोबाइल प्रयोगकर्ता थपिएको टेलिकम दार्चुलाले जनाएको छ यो सँगै दार्चुलामा मोबाइल फोन प्रयोग गर्नेहरूको संख्या छैसठी हजार एक सय सत्तरी पुगेको छ जसमध्ये छत्तीस हजार साठी नमस्ते मोबाइल फोनका र तीस हजार एक सय दस सीडीएमए प्रविधिको स्काई मोबाइल प्रयोगकर्ताहरू रहेका छन् यसै गरी खलङ्गा र गोकुलेश्वरमा गरे ल्याण्डलाइन फोन प्रयोग गर्नेहरूको संख्या छ सय उनासाठी पुगेको छ गंगा दशहराको अवसर पारेर सुदूरपश्चिम सुदूरपश्चिमको प्रमुख पर्यटकीय क्षेत्र खप्तड पुगेका आन्तरिक पर्यटकहरू तितो अनुभव संगालेर फर्केका छन् सड़क संरचना पर्याप्त सुरक्षा तथा घाँसपासको उचित व्यवस्था नहुँदा कष्टपूर्ण भ्रमण गरेर फर्केको उनीहरूले बताएका छन् भ्रमण वर्ष दुई हजार समेत मध्यनजर गरेर नेपाल सरकारको पूर्व मुख्य सचिव लीलामणि पौडेल सहितको एक टोली खप्तडको भ्रमणमा गएको थियो खप्तड स्वर्गको टुक्रा जस्तै लागे पनि सहज रूपमा पुग्नका लागि बाटो र राम्रो खाना तथा बसोबासको व्यवस्था नहुँदासम्म पर्यटन विकासको कुरा गफ मात्रै हुने भ्रमण टोलीको ठहर रहेको छ त्रिवेणी साना जलविद्युत केन्द्रको नहरमा आज एकजना नवजात शिशुको शव फेला परेको छ जन्मेको दुई दिन जतिको मृत शिशु नहरमा बेवारिसे बस्तमा फेला परेको प्रहरी नायब निरीक्षक कृष्ण खड्काले बताउनु भएको छ नवजात शिशु बालिका रहेको बताइएको छ बढी मालिका नगरपालिका एघार स्थित विद्युतको फोब्रे ट्याङ्कीमा उक्त सब फेला परेको जनाइएको छ नहर मर्मतका लागि फोब्रे ट्याङ्की सफा गर्ने क्रममा शिशुको सब भेटिएको त्रिवेणी साना जलविद्युत केन्द्रका व्यवस्थापक दयराम पण्डितले बताउनु भएको छ नहर मर्मतका लागि फोब्रेको पानी निकाल्ने क्रममा दुई वर्ष पहिले पनि दुईवटा शिशु मृत भेटिएका थिए असार एक गतेदेखि बेपत्ता कैलालीको पथरिया गाउँ विकास समिति वडा नम्बर नौ खौरी फाटाका सत्तालिस वर्षीय मन्त्री भनिने खडकराज भाट आज मृत अवस्थामा फेला परेका छन् पथेरिया गाविस ओडा नम्बर चार पाल बजार नजिकै अमौरी कुलामा भाट मृत अवस्थामा फेला परेका हुन इलाका प्रहरी कार्यालय टीकापुरका डीएसपी गौतम मिश्रले दिनुभएको जानकारी अनुसार भाट कालिका सामुदायिक वन उपभोक्ता समूहका चौकीदार हुन मृतक भाट यसअघि क्षतिवन कैलाश धाम र हरियाली महिला सामुदायिक वनमा समेत चौकीदारका रूपमा काम गरेका थिए दार्चुलाका विभिन्न स्वास्थ्य संस्थाहरूले बर्थिङ सेन्टर सञ्चालनमा ल्याएसँगै बर्थिङ सेन्टरमा गई सुरक्षित सुत्केरी गराउनेहरूको संख्या बढ्दै गएको छ जिल्ला स्वास्थ्य कार्यालय दार्चुलाको तथ्याङ्क अनुसार पछिल्ला वर्षहरूमा बर्थिङ सेन्टरमै गई सुत्केरी गराउने महिलाहरूको संख्यामा वृद्धि हुँदै गएको हो स्वास्थ्यको तथ्याङ्कले बर्थिङ सेन्टरमा सुरक्षित सुत्केरी गराउने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 डडेलधुरा सदरमुकाममा चर्को घर कारण व्यापार गर्न चुनौती रहेको व्यापारीहरूको गुनासो बजारमा सपिङ कम्प्लेक्स निर्माण हुनुपर्नेमा जोड भारतको दिल्ली हुँदै दुबई जान लागेका छजना युवतीको महेन्द्रनगरबाट उद्धार सुनको प्रलोभन देखाएर ठगी गर्दै आएका डडेलधुराका एक युवक चितौनमा पक्राउ डोटीका स्थानीय विकास अधिकारीलाई कारवाही गर्न काङ्ग्रेसको माग झुलाघाटमा पक्की पुल निर्माणका लागि पहल भइरहेको उप प्रधानमन्त्री थापाको भनाई र उचित काम र अवसर नपाउँदा दार्चुलाका वादी समुदाय विस्थापित हुँदै दार्चुलामै बर्थिङ सेन्टरमा गई सुरक्षित सुत्केरी गराउनेहरूको संख्या बढ्दै समाचार श्रवण गर्नुभएकोमा तपाईँ र प्रविधि सहयोगी वीरेन्द्रलाई धन्यवाद तपाईँ हाम्रा समाचारहरू radio unity dot com dot एनपीबाट पढ्न र चाहेको बेला समाचार बुलेटिनहरू तथा कार्यक्रमहरू सुन्न पनि सक्नुहुनेछ साथै हामीसँग सामाजिक सञ्जालमा जोडिन चाहेमा फेसबुकमा Facebook dot com slash radio unity र ट्विटरमा Twitter dot com slash radio unity डिटेलमा जानुहोला हस्त समाचार बुलेटिनबाट हामी दुवै विदा माग्छौ नमस्कार